पहिले दिलमा परे हो बिना पर्छ म छ तिम्रै खुसी भन्देला तिम्रै बनु म चाहन्छु तिम्रै खुसी तिम रही बनु जो सङ्ग तिमी खुसी